अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो बरु समाजका हजार चुनौती मोल चेली तिमीलाई अन्याय पार्ने जन्जिरहरू तोड चेली आउँछन् अनेक आरोप प्रत्यारोपहरू अनि बिराइन्छ पनि कहिलेकाहीँ बाटाहरू जीवन हो डटेर सामना गर चेली तर भुलेर पनि कहिल्यै आत्महत्या नगर चेली के पाए आत्महत्या गर्नेहरूले थुइया सिवाय अरू केही पाएनन् गत तिन वर्ष यता गुल्मीमा डरलाग्दो सङ्ख्यामा जतिजनाले आत्महत्या गरे तिनका परिवारले समेत कठै बर भन्न छाडे यसै महिनाको पहिलो हप्ता गुल्मीमा एकै दिनमा चारजनाले आत्महत्या गरे आखिर उनीहरूले के पाए सम्भवत उनीहरूको दिवंगत आत्माले समेत शान्ति पाएन यसर्थ आत्महत्या जस्तो कायरता भन्दा साहस बटुलेर समाजका हरेक चुनौतीको सामना गर्दै बाँचौँ भन्ने सन्देश प्रवाह गर्नका लागि आज एउटी चेलीको कथा लिएर आएका छौँ जीवनको गोरेटोमा यो गुल्मी औलुङ गाविसकी चेलीको कथा हो औलुङकी तेत्तिस वर्षीय दिपा भण्डारीका श्रीमान भारतमा मजदुरी गर्नुहुन्छ यता घरमा श्रीमती दिपालाई परपुरुष गमनको आरोप लगाएर घर घेराउ गरियो उहाँ आत्महत्या गर्न भनेर जङ्गलमा जानुभयो गत एक हप्तादेखि उहाँ जङ्गलकै बास हुनुहुन्छ मर्न भनेर जङ्गल हिँडेकी दिपाले बरु यस ओजेलका खबरमा आफ्ना पीडा वेदनाहरू राख्न चाहनुभयो तर मर्ने मानसिकता हटाउनु भयो तपाईँ पनि भोलिका दिनमा त्यस्तै खालको आरोप प्रत्यारोप वा कुनै गल्तीका कारण आत्महत्या गर्ने मानसिकता लिनुभएको छ भने यसरी नै बरु आफ्नो पीडा वेदना सार्वजनिक गरौँ वा तपाईँलाई तनाव दिने विरुद्ध उजुरी गरौँ तर आत्महत्या जस्तो कायरता नअप्नाउ भन्ने उद्देश्यका साथ उनै औलुङ्की दिपा भण्डारीलाई टेलिफोन सम्पर्कमा ल्याएका छौँ हेलो नमस्कार हजुर नमस्कार तपाईँ गुल्मीको औलुङबाट दिपा भण्डारी बोल्नु भयो होइन तपाईँ चाहिँ म घरेलु हिंसामा परे मलाई थर छिमेकीहरूले विभिन्न खालका आरोप लगाएर मर्नु न बाँच्नु बनाए म आत्महत्या गर्ने अवस्थामा पुगेँ भन्नुभएर मलाई फोन गर्नु भएको छ खास तपाईँलाई के भएको बताउनुहोस् विश्वास गरी हालसालको कुरो भनेको पो मेरो घरका नजिक आर्मीको छोरो हुनुहुन्थ्यो अनि हस् उहाँले मैले काम गराउँदा उठ्दा पनि यस्तो गरी यस्तो गरी भनेर अनि उहाँले नभएको नभएको आरोप लगाउनुभयो अनि फेरि त्योसित जात हाली भन्नुभयो के भन्नुभयो उसलाई मैले काम गरेको मान्छेले खाना दिँदाखेरि पनि लगेर खाना खाना त्यही त्यसले काम नपारेर घरको आँगनमा राखेर खाँदा दिँदा पनि यस्तो गरी यस्तो गरी भनेर उसको घरसित घरका परिवारसित कुरो लगाइदिएर उसको परिवारसित पनि उसको राम्रोसँग रन्जक छैन अनि फेरि त्यसपछि पछाडि झन् ठुलो आरोपलाई ठुलो आरोप लाग्दाखेरि समाजमा बोसिङ समाजमा बस्दाखेरि हामीले केही कुरो भन्दै भनिनौँ भनेर पहिला मेरो बिजेत गर्दै इज्जत हाल्दै अनि हालिसकेपछि उनीहरूले भनेखेरि हामीले भन्दै भनेनौँ भनेर त्यत्रो समाजमा मलाई बेखु गराए अनि फेरि यस्तो अबदेखि हुने छैन भनेर ठुला ठुला भलन्टियरले भन्नुभयो र अनि त्यतिखेर ठिकै छ भनेर आएँ जति बेला पनि त्यो मान्छेले मेरो घरमा आएर काम गरिदियो भने जहिलेसुक पनि त्यसैसित बसिदियो भनेर कुना कापबाट लुकी छिटी हेर्न थाल्नुभयो मेरो त्यो जेठाजोहरूले अनि फेरि त्यसैसित त्यसैले काम गरे उरी भनेर फेरि पनि मेरो यत्रो यत्रो छोरीहरू छन् अनि मैले जति गरेर नि मैले आफ्नो हत्या गर्न खोज्दा पनि मलाई छोरीहरूले दिएनन् कहिले गएन भनेको बार बार श्रीमानले कुरा लगाएर लगाइदिएर अहिले उहाँ श्रीमान पनि टाढा हुन खोज्नुभयो मलाई धेरै पटक मेरो छोरीहरूले नाम लगाएर खोसेर बताए अनि मेटासिट खान खोजे मेटासिट खान पनि दिएनन् बताउनु पऱ्यो अनि खोसेर छ तर पनि अस्ति मान्छे काठमाडौँबाट आएको थियो काठमाडौँबाट आएर उडेर भर्खर खातामा बसेर रोक्सी खाना लागेको थियो मेरो त दुःख काटी कलम होला मेरो छोराछोरीहरूलाई मलाई भनेर मैले त्यस्तो बिजनेस गर्दाखेरि पनि आएर खाँदा त यस्तो गरी यस्तो गरी भनेर मलाई नभए नभएको आरोप लाएर नाम गरिदिएर घरमा आएर सबैले गेर हालेर मलाई चेस्न खोजे वरिपरि यता ढुङ्गा औरा खनाएर बिहान जोगाउनको मुस्किल भयो मेरो छोरीहरूले मलाई बाहिर निस्किन दिएनन् तपाईँको श्रीमान चाहिँ कहाँ हुनुहुन्छ अरे अहिले श्रीमान चाहिँ इन्डिया हुनुहुन्छ कति वर्षदेखि इन्डियामा हुनुहुन्छ इन्डियामा त नानी गर्नुहुन्छ दुई चार दिन मात्रै घरमा बस्नुहुन्थ्यो छोरा मान्छेले गरिदिने कोही छैन छोरो मान्छेले मैले एक साल बहत्तर साल एकात्तर सालमा मैले आफै पनि ज्योति जात्री भएर म आफै जोतेर म छोएकी छु मेरो पीडा कसैले पनि बुझ्न सजिलो भने फेरि पनि श्रीमानले बेला बेलामा आएर घरको छोरो मान्छेले गरिदिने काम गरिदिनु भन्दा त अलिक नै मान्नु भएन त्यो अन्तखेरि छोरो मान्छे नभएको घरमा मेरो घरमा आइनै भएको घरमा छोरो मान्छे आउनै भएन मलाई सबै छिमेकहरूले नराम्रो नराम्रो खालि नराम्रो सोचेर आरोप लगाउन लाउनु भयो सुन्नु न तपाईँ जस्ता श्रीमान देश परदेश भएका महिलाहरूलाई गाउँमा बस्न एकदमै गाह्रो छ हामीले बुझेका छौँ थुप्रै महिलाहरूले त्यस्तै गुनासो गर्नुहुन्छ घरमा अब जोतबा गर्ने मान्छे बोलाउन पनि नहुने तपाईँहरूले निकै कष्टसँग बिताउनु भएको छ त्यही प्रतिनिधिमूलक घटनाको रूपमा आज हामी तपाईँको जीवन कथा लिन खोजेको छैन त धेरै वर्ष भयो सर मैले त अहिले सोह्र वर्ष जति भयो यो अन्य सहेर बसिबसेको होइन त म त लास्टै भएर मैले छोराछोरी मलाई दिएन पनि दिएन बाँचिसक्नु पनि भएन मलाई जङ्गल जङ्गल बसेर पनि दिन रात चाहे मेरो छोराछोरी हेर्नका लागि जङ्गल जङ्गल बसेर पनि दिन कटाएँ तर पनि उहाँहरूले भन्नुहुन्छ कि जहाँ भेट्ने त्यही उहाँहरूले पनि भन्नुभएको छ सर मेरो गल्ती यही छैन मेरो छोराछोरी सम्हालेर दुःख गरेर खाँदा पनि मलाई एक गाँस बिलरी खान पनि दिएनन् उहाँले नगरिकन पनि घरमा काम देवन चलिन उहाँलाई घरमा राख्नु भने पनि राम्रो त चल्दैन इन्डिया पठाउँदाखेरि मलाई छोरा मान्छे जोसो बेसी पढ्दा पनि त्यही नराम्रो सोचे हात लगाएर अहिले झन् ठुलो तिर बाँच्नु पनि मलाई मन छैन मर्नभन्दा उपायहरू केही छैन त सुन्नु न यो आत्महत्या जस्तो कायर त अप्नाउने होइन कसैले पनि नअपनाउनुहोस् बरु समाजसँग जुझ्नुहोस् तपाईँ आफूले बाटो बिराउनु भएको छैन तपाईँ सही हुनुहुन्छ भने अरूले बदनाम गरे भन्दैमा आत्महत्या गर्ने जस्तो कायर त अप्नाउने होइन तपाईँ जब म बाटोमा थिएँ तपाईँ बिच बाटैमा रोएर फोन गर्नुभयो म जङ्गलको बास बसिरहेको छु त्यस्तो गर्नुहुन्न समाजसँग मुकाबिला गर्नुहोस् मेरो छोराछोरी मेरो नाम त गएर छ नि मैले जति जस्तो गराएर नि सत्तरसित म पोखरी नसरेर मैले मेरो छोराछोरी सम्हालेर बराबिकामा आएर यस्तो यस्तो भनेर नराम्रो आरोप लगेर मलाई सत्तरको सबै समाजका मुख देखाउने लागेको छैन सबै भएर मैले समाजभित्र बाहिर बाहिर भएर कति गएर मुख नदेखाएर सात दिन मैले जङ्गलमा बिताइरहेको छु किन जङ्गलमा गएर बस्नुभयो तपाईँ मलाई समाजमा बेसी मालिक भएन नभएनलाई आरोपलाई त्यत्तिकै चार बहिनी छोराछोरी र मेरी सुत्केरी बहिनी र पाँच बहिनी छोराछोरी मेरी बहिनी सायद यत्रोजना थिइन् यत्रोजनाको सामान्य आयो त्यो मान्छेले भर्खरै दिदीलाई राखेर खान लागेको थियो अनि उसको छेर सबै उसको सोच्ने सबै आएर यत्रो यत्रो आतन्य गरेर ढुङ्गेर मुढो खनाएर खान यताउता घर वरिपरि आएर ऊ मान्छेले नि कुटपिट गरेर यत्रो आतन्य गरी त्यहाँबाट उसले मलाई फङ्गाउँदै फङ्गाउँदै गए मेरो छोरीहरूसित बाटो खुस्कियो छोरी पछि पछि गएर गाउँदै छोरी तर बाख्राको बुटो सोचैमा गएर उयो म पोल्दैछु पानी मगाइन्छन् खुवाइन्छन् मैले घर छोडेको हो मैले कहाँबाट गएर मुख देखाउने लायकको भएन मेरो गल्ती केही छैन सर हामीसँग कुरा गर्न सक्छौँ ल छोरीलाई फोन दिनुहोस् त छोरी के के भएको त्यस दिन के के भएको मम्मीलाई के के गरेका हुन् त्यत्तिकै हो त्यत्तिकै आरोप लगाएका हुन् कति वर्ष कि भयो तिमी गाउँमा सबैले हेप्छन् तिमीहरूलाई आमा गलत बाटोमा लागेको त होइन नि सुन न कहिले पनि मम्मीलाई त्यस्तो आरोप लगाए भन्दैमा आत्महत्या जस्तो कायर त अप्नाउने होइन भनेर सिकाऊ है

सुन्नु न म पनि देवलीको निम्तामा गुल्मी क्षेत्र नम्बर तिनको घमिरमा गएको थिएँ तपाईँ त्यहीँबाट रोएर फोन गर्नुभयो म बाटोमा आउँदै थिएँ त्यसरी जङ्गलमा गएर आत्महत्या गर्ने जस्तो प्रयास गर्नुभयो त्यस्तो कहिले गर्न हुन्न तपाईँ जस्ता चेलीहरूले धेरै सहका हुन्छन् यो समाजले होइन होइन त्यसो गर्ने होइन है अनि श्रीमानलाई के भन्न चाहनुहुन्छ उहाँलाई त मैले के भन्न चाहने उहाँलाई पनि नबिर्सी हुनुहुन्छ भनेर उहाँलाई यति भनेर मैले यो ठाउँ छोडेर जान सकिनँ उहाँलाई मैले किन दुःख दिउँ बिहा गर्नेको यस्तोति मात्र यो डबल डबल गर्दिनँ भनेर मैले जति हिंसा भए पनि मलाई म माथि जति हिंसा भए पनि सहाएर उहाँको मुख हेरेर बसेँ उहाँले बाह्र बाह्र दिन डाइरी कुरा सुन्नुहुन्छ अनि फेरि यस्तो गर्छौ यस्तो गर्छौ भन्नुहुन्छ यहाँ घरमा आएर कुरो बुझ्नुहोस् अन्त आउँदै आउनुहुन्न उहाँले पनि के गर्ने हो फेरि पनि उहाँको बत्तीसम्म बसिरहेको छु म उहाँले केही त्यसै भने पनि जस्तो सुकी भने पनि तेरो छोराछोरी गएर जहाँ गएर पाङ भन्नुभयो फेरि पनि ठिकै छ मेरो छोराछोरी मात्रै हो जन्म गएर पाउँछु तर छोराछोरी मेरो सन्तानी छोराछोरी त मैले एक्लो छोड्दैन भनेर बसिरहेको छु सर तर पनि मर्ने भन्दाउ मेरो केही पनि छैन प्रत्यक्ष रङ्गे हात पोखरिएका महिलाहरू त बाँचेका छन् यो समाजमा ठाडो शिर लगाएर तपाईँले त्यस्तो कमजोर मनस्थिति नबनाउनु होला बरु आफ्नो यथार्थ श्रीमानलाई सबै कुराहरू व्यक्त गर्नुहोस् जति भन्छु नि उहाँको बुद्धि कमजोरी भयो सबभन्दा मलाई जाने बुझेका मान्छेले भन्छन् तेरो श्रीमानको बुद्धि कमजोरी भयो सबैतिर उनीहरूको कमजोरी भएर यस्तो गराएछन् तिनीहरूले भन्नुहुन्छ उहाँले भन्नुहुन्छ कि मलाई जतिजना आएर घेरा हालेर कुटमार गरे पनि उता पनि लानुहुन्थेन मतिर पनि लाउनु थिएन उहाँको त जब हात बिउ पाएर अनि मैले उहाँकै छर छिमेकीहरू सबैको हेला भएर घिना भएर बसेको छु सर अहिले कसैको मुख देख्नेलाई त छैन म त्यही भएर जङ्गल जङ्गल ¿Queréis ir yo.